नमस्कार म ममता आर्यालयले आज तपाईँहरूका लागि मिठो रचना लिएर आएकी छु अपरिचित महिलासँग रातिको यात्रा यो रचना काल्पनिको मेल खाएमा संयोग मात्र हुनेछ रचना सुनाउँछु कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया दिनुहोला अपरिचित महिलासँग रातिको यात्रा करिब करिब छ सात महिनापछि म घर जाँदैछु बुटलमा बसेर जागिर गर्न लागेको पनि तिन वर्ष भएको थियो पहाडको गुल्मी तम्गासबारी मेरो जन्मघर छ अचानक केही काम विशेषले म गुल्मी जाँदैछु पुसको महिना भएकोले होला असाध्यै जाडो छ बाक्लो लुगा एउटा झोला मुखमा मास्क लगाएर म बस पार्कतिर लागेँ बस पार्कमा जाने बित्तिकै बसको ड्राइभर साथै सहचालकहरू मेरो वरिपरि आएर दाई पोखरा पोखरा दाई काठमाडौँ जाने हो दाई कहाँ जाने हो भन्दै थिएँ म भने होइन होइन गुल्मी भन्दै गुल्मी टिकट काउन्टरतिर लागेँ गुल्मी काउन्टरमा पुग्न साथ कस्तो रमाइलो लाग्यो आफ्नै गाउँले जस्तै टिकट काटिसकेपछि म गुल्मीको तम्घास जाने बसमा चढेँ ढोकातिरबाट पाँच नम्बरको सिट मेरो टिकटमा लेखिएको थियो म आफ्नो झोला सिटमाथिको बक्समा राखेँ र झ्यालतिरको सिटमा बसेँ साँझको छ बजेको टिकट थियो म केही समय पहिल्यै आएको रहेछु गुरुजीले अब दस मिनटमा हिँड्छ राति एघार बजीसम्म पुगिन्छ भन्नुभयो जाडो मौसम त्यसमाथि पुसको महिना कति छिटो झमक्कै पो साँझ पर्यो झ्याल बाहिर मिठाई चस्मा घडी यस्तै बेच्ने दाईहरू पनि आउनु भएको थियो म झ्याल बाहिर हेर्दै बसेको थिएँ अचानक मेरो छेउको सिटमा एउटै युवती आइन् टिकट हेर्दै छ नम्बरको सिट भन्दै आएर बस्न थाल्नुभयो अब मलाई भने जाडो अलिक कम भयो जस्तो महसुस भयो र यत्तिकैमा गाडी स्टार्ट भएको आवाज आयो यताउता छरिएका प्यासेन्जरहरू पनि हतार हतार गर्दै बसभित्र आउनुभयो बसमा खासै भिड थिएन यसो हेर्दा सबै न बुढा न भर्खरका मान्छेहरू चढेका थिए मेरो छेउमा बसेकी युवती पातलो निलो जकेट र कालो कपडाको पेन्ट लगाएकी थिइन् टाउकोमा चिसोबाट बस्ने टोपी पनि थियो तर जकेटले भने यति पातलो थियो कि यस्तो जाडोमा जकेटले थाम्न पक्कै पनि सक्थेन होला आहा अब त बस हिँड्न लाग्यो बस पार्क वरिपरि झलमल्ल बत्ती बलेको थियो छेउछाउमा सुकुटी बोलेर बसेका केही व्यापारीहरू पनि थिए साँझको समय धेरै जाम भएर होला बस पार्कबाट बाहिर निस्कन मात्रै पाँच मिनट लाग्यो र अब छेउकी युवती साथै थुप्रो प्यासेन्जरसँग गुल्मीको रात्रिकालीन यात्रा सुरु भयो बस पार्कबाट गोल पार्कसम्म पुग्दा बसमा लोकगीत बस्न थाल्यो पटौलीकी मायालाई गुल्मी लाने हो रुरु र रेसुङ्गा घुम्न जाने हो गीत साथ मन चञ्चल भयो छेउमा भएको अपरिचित महिला फोनमा व्यस्त थिइन् मुखमा मास्क थियो तर पनि मुखभित्र केही चबाए जस्तो आवाज आएको थियो सायद चुइङ्गम हुनुपर्छ झ्यालबाट चिसो बतास आउन लाग्यो म के निउ पारेर बोल्नु भएको थियो आछु कस्तो चिसो बतास आयो झ्याल लगाउनु सही युवतीले भनिन् अब मलाई बोल्ने बाटो खुल्यो हस् हुन्छ नि भन्दै झ्याल लगाएँ र सोधिहालेँ गुल्मी कहाँसम्म होला हजुर उनले भनिन् तम्घास बजारमै हो मैले मन मनै सोचेँ लौ उहीसम्मै यात्रा रहेछ रमाइलो हुने भयो उनले पनि सोधिन् अनि तपाईँ म पनि तम्घास नै हो भने यत्तिकैमा पाल्पा सिद्ध बाबा मन्दिर आइपुगिएछ यसो भित्रबाटै भगवान्को दर्शन गरेर त्यहाँबाट अगाडि लागियो सिद्ध बाबा क्षेत्र बाटो एकदमै खराब ठुला खाल्टाखुल्टीहरूले निकै रमाइलो बनाएको थियो सायद छेउमा युवती बसेको भएर होला कहिले म उनीतिर ढल्किन्थेँ कहिले उनी मतिर ढल्किन्थिन् शरीरमा तरङ्ग हुने गर्थ्यो मन चञ्चल भएको थियो लाग्थ्यो यो बाटो कहिले नसकियोस् यो सबै कुराको महसुस मैले मात्रै गरेको थिएँ उनी त बिचरा आफ्नै सुरमा थिइन् यस्तै हुँदाहुँदै दोबान गाडी इन्ट्रीमा पुगिएछ बस रोकियो सहचालक गाडी इन्ट्री गर्न जानुभयो म भने झ्याल थोरै खोलेर बाहिर हेर्दै एउटा सायरी सोच्न लागेँ बसको सँगै सिटमा तिमी ढल्किँदै गयौ शीतल दिने आगोमा सल्किँदै गयौ जब आउँथे मोड घुम्टी यात्रामा बग्ने खोला जस्तै मतिर छल्किँदै गयौ र एकैछिनमा बस घुम्न लाग्यो बससँगै मेरो मनभित्र पनि धेरै कुरा गुड्दै थिए साथमा एउटी अपरिचित महिला यो हावा रात यात्रा र मुटु छुने चिसो मौसमले मलाई उकुस मुकुस बनाएको थियो हामी बटुक पकौडा खाने ठाउँतिर आएछौँ साँझ छिप्पिँदै रात हुँदै थियो त्यसैले साना साना ती पसलहरू बन्द गर्ने सुरसारमा थिए ड्राइभर दाईले बस रोकेर एउटा चिया पसलको साउनीलाई साउनी मिठो चिया खाउन भन्नुभयो साथमा सहचालक दाईले ल है एकैछिन बस रोक्छ दिसा पिसाब खाजा नास्ता सबै यतै गर्नुहोस् अब रिडी गएर मात्रै बस रोक्छ भन्न लागे सबै यात्रीहरू बसबाट झर्न लागेका थिए जाडो मौसमले होला मलाई पनि पिसाबले अत्याएको थियो म पनि झर्न चाहेँ साथमा भएकी अपरिचित महिला एक्लै भएकोले उनी पनि मसँगै साथमा झरिन् ओहो बाहिरको मौसम असाध्यै चिसो थियो आछु बनाइहाल्यो झमक्क साँझ परेको प्रश्न थियो सायद महिलाले मास्क खोलेर मुखभित्रको चुइङ्गम फाले जस्तो लाग्यो तर अनुहार राम्रोसँग देखिएको थिएन दिसा पिसाब भएपछि हामी पसलको एउटा सानो बेन्चमा बसियो पसलभित्रको उज्यालोले महिलाको रूप झल्कियो मेरो आँखा उनको त्यो रूपमै अल्झियो हल्का खैरा आँखा टोपीभित्रबाट दुई चारवटा कपालका लहराहरूले उनको रूपलाई आकर्षक बनाएको थियो जाडोले कापेका ती ओठ निलो कालो जस्तो देखे मेरा यी ओठ लोभिए न काली न गोरी कति मिलेको रूप आहा चिया खाउन है जाडो छ महिलाले भनिन् मैले हस भने पसलको साउनीसँग दुई कप चिया साथमा एक प्लेट बोकटुक पकौडा मिसाएर ल्याइदिनुहोस् न पनि भने महिलासँग बस्न पाउँदा मलाई कस्तो रमाइलो लागेको थियो सानो बेन्चमा हामी दुई चिया नास्ता आयो हामी खान सुरु गऱ्यौँ तातो चियाको बाफ मुखबाट मजाले निस्किन्थ्यो बटुकसँग चटनी पनि थियो मैले त्यो चटनी जुठो पारिदिएँ उनले थाहै नपाई खाइन् मलाई आनन्द लाग्यो लाग्थ्यो कि मेरो छेउमा मेरै प्रेमिका बसेकी छिन् चिया नास्ता खाँदासम्म हाम्रो सामान्य कुरा भयो जस्तै मौसमको बारेमा गुल्मी तम्गास पुग्दा धेरै रात हुन्छ होला यस्तै यत्तिकैमा ड्राइभर दाई हातमा सुर्ती मिच्दै बसतिर लाग्नुभयो र हामी पनि चिया नास्ताको पैसा बुझाएर बसतिर लागियो तर अहिले चाहिँ उनी महिला झ्यालतिरको सिटमा र म छेउतिरको सिटमा बस्ने कुरा भयो म सिटमा बस्दा खचक्क उनलाई नै पेले जसरी बसिदिएँ जे त होला भन्दै उनी असजिलो माने जस्तो लागेन अहिले बस्दा अलि नजिकै भएर बसेँ जस्तो पनि लागेको थियो अब फेरि हाम्रो यात्रा सुरु भयो बसमा मनै चञ्चल बनाउने गीत बज्दै थिए बस ढलक मलक हुँदा यो मन चङ्गा भएको थियो उनी मास्क लगाइन् र मैतिर सरे जसरी चलिन् अचानक बसले ब्रेक लगाए जस्तो भयो उनी मेरो हातमा च्याप्प समातिन् कता कता समुद्र छल्किए जस्तो लागे र आफूलाई सम्हाल्दै मलाई समातेको हात छुटै उनको हात निकै चिसो थियो मैले महसुस गरेको थिएँ र अब जतिपटक बस ढल्किन्छ ब्रेक लगाउँछ मलाई नजानिदो तरिकाले छोप्न थालेकी थिइन् मैले पनि ध्यान नदिए जस्तो गरेँ उनले मास्क खोलिन् मुखबाट लामो सास फेरिन् त्यो सास मेरै छेउबाट उडेर गयो मलाई लाग्दै थियो कतै समुद्रले छाल हान्दैछ मेरो शरीर तात्न लाग्यो र मैले तपाईँको हात कस्तो चिसा हुन् भन्दै हात छोपेँ अनि म तताइदिन्छु नि है भने उनले भनिहालिन् कस्तो ताता हात हुन् तपाईँका उनले अप्ठ्यारो मानिनन् म उनको दाहिने हातलाई मेरो दाब्रे हातले छोपेर मुठी पार्न लागेँ उनको हात बेला बेलामा चरप्प पार्दै छोप्थे उनी केही नभने जस्तो गरी झ्याल बाहिर हेर्थिन् दाँतले तल्लो उठ पनि च्यापेको देखे कपाल उडेर अनुहार छेक्दा उनी अर्कै हातले नै मिलाउने कोसिस गरेकी थिइन् हामी पाल्पा प्रवासमाथि लागिसकेछौँ माथि पाल्पा बजार झलमल्ल बत्ती बलेको थियो उनी मेरो काँधमा पल्टिँदै एकैछिन सुत्छु है भनिन् म अचम्म परेको थिएँ यसरी मलाई नै सुम्पिए जस्तो गरेको देख्दा तर ठिकै छ मलाई रमाइलो लागेको थियो मलाई मेरो प्रेमिकालाई लिएर रातिको यात्रा गरे जस्तो लागेको थियो उनी मेरो काँधमा पल्टिन् एउटा हात मेरो हातमा अनि काँधमा टाउको थियो बेला बेला उनको शरीर मैतिर आउँथ्यो त्यो बेला फलेका फलहरूले मलाई जिस्काए जस्तो गरी छुन्थे म छल्किन्थेँ म एकैछिन तनक्क तन्किएँ मलाई थाहा थियो यी महिला निधाए जस्तो मात्रै गरेकी छिन् तर निधाएकी छैनन् मैले पनि हातमा आएको लड्डु किन नखानु भनेर खाने कोसिस गर्न लागेँ उनको हात छोपेको मेरो हात निकाल्दै अप्ठ्यारो भयो होला काखमै सुत्नुहोस् भने उनी कस्तो रिगाए जस्तो भएको छ मुख बिगारे जसरी भनिन् र टाउको मेरो काखमा राखिन् म उनीतिरको हातलाई उनको कपालमाथि राखे जस्तो गरेँ पाल्पा बजार आइपुगिएछ एकैछिन म मेरा नजरहरू बाहिरतिर डुलाएँ रात परेको थियो पसलहरू बन्द हुन लागेका थिए कतै बाटोमा मान्छे हिँडेका पनि थिए बसभित्र भने कोही फोनमा बोल्दै थिए कोही निधाए जस्तो गरेका थिए सबै आफ्नै सुरमा थिए बसमा लोकगीत बज्दै थियो यो मायाको संसार विचित्र पाल्पा बस पार्कबाट माथि निस्कँदा उनी मेरो काखैमै चलिन् त्यो पल म आफूलाई सम्हाल्नै नसक्ने भए म लामो सास फेर्दै उनको कपाल चलाए जस्तो गरेँ उनले फेरेको सासले मलाई कता कता तातो बनायो लौ यही बेलामा मनभित्रका किरा जागे जस्तो भयो बतासे डाँडाको त्यो सल्लाहहरूले मलाई हेरिरहेका थियो सल्लाहका ती तिखो पातहरू जस्तै मेरो शरीरमा एउटा वृक्ष पनि तिखो पात उम्रियो बतासे डाँडाको बतासले मेरो तन मन बिगारेको थियो तर ती अपरिचित महिला भने मेरो काखमा चुम्बक टाँसिए जसरी टाँसिरहन् म भने आफूलाई सम्हाल्नै नसक्ने भएँ र आफूलाई खुल्ला छोडिदिएँ जब म आफूलाई छल्किन दिएँ तब ती महिला फेरि लामो सास फेरिन् अरे म अब उनको कपाल मसार्न लागे उनी केही बोलिनन् मलाई बाटो खुल्यो म अब कपाल हुँदै उनको फुलको बगैँचामा पुगेँ जहाँ दुई फुल फक्रिँदै थिए अरे यति हुँदासम्म उनी केही बोलिनन् उनी त झन् उल्टै मलाई नै सबै सुम्पिए जस्तो गरिन् उनी मेरो काखमा टाउको राख्छिन् जुन काखमा उनी सुतेकी थिइन् र ऊ सुतेको थिएन उनी निधाए जस्तो गरेर नै एउटा वृक्ष छोप्न लागिन् अरे खाली के गर्दैछौ तिमी यस्तो पनि हुन्छ कस्तो अचम्म मेरो मनले भनेको थियो मेरो हातले फक्रिँदै फुल्न लागेका फुलहरूलाई फुलाउँदै थियो उनी अझै केही बोलिन उनी त झन् वृक्षसँग खेल्न लागिरहन् हामी आफ्नो मतलब पुरा गर्दै थियौँ हामी दुईमा कामदेवले बास गरे जस्तो लाग्यो यत्तिकैमा हार्थोक इन्ट्री गर्ने ठाउँमा पुगिएछौँ र लगत्तै यात्रा फेरि सुरु भयो हार्थोकबाट अगाडि लाग्दा बसको गति अलि बढ्दै थियो र हामी दुईको गति पनि गति बढेसँगै मेरो मुटुको चाल पनि बढ्यो अरे उनले मेसो पाइन् जस्तो लाग्यो र मलाई काम बस्नमा लट्ठ बनाइदिन् हामी नबोले पनि हाम्रा हात आँखा सास बोलिरहेका थिए उनी काखबाट उठ्न खोजे जस्तो गरिन् म आफ्नो हातलाई फुलहरूबाट निकालेँ उनी उठिन् बसभित्र अँध्यारो थिए उनी मलाई नजिकै तानेर यी मेरा ओठमा आफ्ना ओठ राखिन् अब म ढले गले शरीर तातो भयो निधारबाट पसिना आयो मुटुको साल तीव्र भयो अरे के गरेको कामदेव भन्न लागे मन मन म उनलाई रोक्न पनि खोजेन मलाई त सपना जस्तो लाग्यो उनी एकैछिनमा आफूलाई सम्हाल्दै झ्यालतिर फर्किहालिन् उनी त सम्हालिन् अब मलाई कसले सम्हाल्छ भन्दै म उनलाई आफूतिर ताने र उनको शरीरसँग खेल्न थाले हामी अर्गली पुगेछौँ अर्गलीदेखि हामी एक अर्कोसँग बोलेका थिएनौँ तर हाम्रो धेरै कुराहरू चाहिँ बोलिरहेका थिए कहिले उनी मलाई खेलाउन जसरी खेलाउँथिन् भने कहिले म उनलाई खेलाउँथेँ हामी आगोको अगाडि घिउ पग्लिए जस्तै पग्लियौँ अब भने उनी पनि निदाउन लागिन् म पनि निदाउन लागेँ हामी एकअर्काको हात छोपेरै निधाएछौँ अचानक मेरा आँखा रेडीमाथिको उकालोमा खुल्यो उनी मस्त निद्रामा थिइन् मेरो मनभित्र कुरा खेल्न थाल्यो यो के भयो कतै सपना त होइन अचित महिला चिन्जान छैन केही छैन तर पनि यो सब कसरी भयो कतै यो रातिको यात्रा त्यो पनि महिलासँग भएर त होइन मेरो तनले खोजेको केही कुरा केही उनको मनले खोजेको कुरा पो हो कि म यस्तै सोच्दै थिएँ बस रोक्यो सहचालक दाई पिसाब आछ भने झर्नुहोस् है भन्न लागे बसभित्र हलचल हुन लाग्यो धेरैजना निस्किए कोही निदाइरहेका थिए अपरिचित महिला पनि जागी छिन् बाहिर जाउँ न है भनिन् हुन्छ भन्दै हामी पनि फ्रेस भएर भित्र आयौँ बाहिर मुटु जमाउने चिसो थियो र अब भने म झ्यालतिर बसेँ उनी छेउतिर बसिन् हामी बोल्न सकेका थिएनौँ तर पनि खै कस्तो माया चाहिँ लागेको थियो एकैछिनमा यात्रा सुरु भयो म उनको हात समाएर निधाउन खोजेँ उनी पनि त्यही गरिन् हामी निधायौँ हाम्रो आँखा तम्गास बस पार्क पुगेपछि खुल्यो हात छुटाएर हामी बसबाट झरियो करिब रातिको बाह्र बजेको थियो बस पार्क वरिपरि यात्रीहरू छरिन लागे उनी अपरिचित महिला कता हराए जस्तो लाग्यो म यताउता के हेर्दै थिएँ मेरो आँखा ती अपरिचित महिलामा गयो उनी अलि पर थिइन् उनले लगाएको टोपी खोल्दै गरेको देख्छु टोपी खोल्ला साथ मेरो आँखा निधारमाथि कपालको बिचमा भएको रातो सिन्दुरको धर्को देखेँ म निशब्द भएँ हे भगवान् यो सब देख्दा देख्दै उनलाई एउटा फोन आउँछ उनी फोनमा बोल्दै कसैलाई खोजे जस्तो गर्छिन् उनको छेउमा एउटा बाइकवाला आउँछ बाइकवाला को थियो मेसो पाइन उनी बाइकमा बसिन् र बसपार्कबाट बाहिर निस्किन् मेरा आँखाहरू उनलाई हेरिरहेका थिए मनमनै धेरै प्रश्नहरूले सताइरहेको थियो आखिर अपरिचित महिलासँग हाम्रो यात्रा यति मतलबी थियो त कहिलेकाहीँ मनले नचाहेको कुरा शरीरले चाहँदो रहेछ भन्दै म पनि बसपार्कबाट बाहिर निस्किएँ धन्यवाद अपरिचित महिलासँग रातिको यात्रा शीर्षकमा रहेको यो रचना यति नै थियो जसमा म पात्र केटा थिएँ कस्तो लाग्यो कहिलेकाहीँ जीवनमा घट्ने केही कुराहरू पनि हुनसक्छ कसैलाई मेल खाला कसैलाई मेल नखाला रचना काल्पनिको सुझाव सल्लाह प्रतिक्रिया दिनुहोला साथै मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनुहोला र अब छिट्टै मिठा मिठा रचनाहरू आउँदैछन् सुनेर हेरेर साथ दिनुहोला